विषयमा पनि दलहरूबीच कुरा मिल्न सकेको छैन बैठकपछि मधेसी मोर्चाका नेता विजय कुमार गच्छेदाले विवाद मिलाउन दलहरू शनिबार र आइतबार छलफलमा जुट्ने बताउनु भएको छ उहाँले दलहरूबीच सहमति नभएमा प्राविधिक विषयमा सरकार आफै निर्णय लिएर अगाडि बढ्ने बताउनु भएको छ शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा कुनै निर्णय नभएपछि शनिबार मन्त्री परिषदका अध्यक्ष रेग्मीसँग परामर्श गर्ने निर्णय भएको थियो कैलालीको पथरियामा बस पल्टिँदा दुईजनाको ज्यान गएको छ अरू चारजना घाइते भएका छन् अनि नेपालगञ्जबाट महेन्द्रनगर जाँदै गरेको ना चार ख छ चार आठ नम्बरको यात्रुवाहक बस शनिबार बिहान दस बजे अर्को बसलाई ओभरटेक गर्न खोज्दा पल्टिएको इलाका प्रहरीकाले लम्कीले जनाएको छ दुर्घटनामा ज्यान गुमाउने बसका सहचालक बर्दियाका प्रकाश खड्काको मात्रै परिचय खुलेको छ घाइतेलाई उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरीकाले लम्कीका प्रहरी निरीक्षक हिमसाहीले जानकारी दिनुभएको छ एसियाको राजनीतिक अवस्थाबारे छलफल गर्ने एसियाका विभिन्न देशका कम्युनिस्टहरू काठमाडौँमा भेला भएका छन् चिनिया कम्युनिस्ट पार्टीको आयोजनामा शनिबारदेखि शुरू हुने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भारतबाट सञ्जय सिंहाङ्गी र बङ्गलादेशबाट काजी सायद जाहिरी काठमाडौँ आइसकेका छन् international coordination of revolutionary parties and organization आइकुरको आयोजनामा हुने सम्मेलनमा एसियाको राजनीतिक अवस्थाबारे बहस हुनेछ साम्राज्यवादको विरोध एवं लोकतन्त्रका लागि एसियाली सम्मेलन नाम दिएको कार्यक्रम तीन दिनसम्म चल्नेछ सम्मेलनमा विभिन्न देशका नेताहरूले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक शशिधर भण्डारीले जानकारी दिनुभएको छ शनिबार बागबजारको होटल हार्दिकमा हुने उद्घाटन कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष झलनाथ खनाल नेकपा माओवादी अध्यक्ष मोहन वैद्य लगायतलाई बोलाइएको आयोजकले जनाएको छ कार्यक्रममा कंग्रेसका प्रदीप गिरी एमालेका प्रदीप गेवाली र नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले कार्यपत्र पेश गर्नेछन् कार्यक्रममा एसियाको राजनीतिक परिस्थिति आन्दोलनको इतिहास विभिन्न मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिनेछ एकल महिलाको क्षेत्रमा विगत बाह्र वर्षदेखि काम गर्दै आइरहनु भएकी चितवनकी विष्णुमाया पाण्डे एक अन्तर्राष्ट्रिय पुरस्कारको उम्मेद्वार हुनुभएको छ पाण्डे यही वर्ष थाइल्याण्डको राजधानी बैङ्ककमा घोषणा गरिने एनबी एनपिस अवार्डको उम्मेद्वार हुनुभएको हो सो अवार्डको पाण्डे उम्मेद्वार भएको आज एकल महिला समूह चितवनले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ आज नारायणगढमा पत्रकार सम्मेलन गर्दै सो अवार्डको उम्मेद्वार माया पाण्डे हुनुभएको र उहाँलाई जिताउनको पहल गर्नका लागि समूहले आग्रह गरेको छ पाण्डेलाई जिताउनको लागि एनपिस अवार्डका आधिकारिक वेबसाइट एनपिस award dot com dot NP लगन गरेर त्यहाँ निर्देशन गरिए बमोचिम भोट गर्न सकिने समूहले आज पत्रकार सम्मेलनमा जानकारी गराएको छ अहिलेसम्म भोटको आधारमा पाण्डे अग्र स्थानमा रहे तापनि अरू प्रतिस्पर्धी पनि पाण्डेको नजिक रहेको समूहले दावी गरेको छ रो एक अमेरिकन डलर राशिको पुरस्कार रहेको सो पुरस्कार विश्वका शान्तिका क्षेत्रमा काम गर्ने महिला र पुरुषहरूको लागि प्रत्येक वर्ष दिइने गरिन्छ समूहकी उपाध्यक्ष विष्णु खत्रीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष रमेश पौडेलले पाण्डेलाई जिताउनको लागि चितवनका सम्पूर्ण कर्मीहरूले उल्लेखनीय भूमिका निर्वाह पनि बताउनु भएको छ उहाँले पाण्डेलाई जिताउनको लागि सबैलाई भोट गर्न आग्रह गर्नु भएको छ पाण्डे एकल महिला समूह मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष समेत रहनु भएको छ अमेरिकाको क्यालिफोर्नियामा एक व्यक्तिले अन्धाथन्दा गोली चलाउँदा छजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् एक बन्दुकधारीले सान्टा मोनिकाको कलेज नजिकै अन्धाधन्दा गोली चलाएको अधिकारीहरूले बताएका छन् प्रत्यक्ष प्रत्यक्षदर्शीका अनुसार उक्त व्यक्तिसँगै थुप्रै बन्दुक थिए र मानिसहरूको भिडमा बस र कारमा गोली हानेका थिए पछि प्रहरीले गरेको कारवाहीमा बन्दुकधारीको पनि मृत्यु भएको छ घटनास्थलबाट करिब पाँच किलोमिटर टाढा अमेरिकी राष्ट्रपति बारक ओबामा एक कार्यक्रममा पुग्नु भएको थियो र गोर्खा कप फुटबल अन्तर्गत क्वार्टर फाइनलको दोस्रो खेलमा शनिबार दुई विभागीय टोली नेपाल आर्मी र नेपाल पुलिस क्लब भिड्ने भएका छन् समूह सीको विजेता नेपाल आर्मी र समूह एकको उपविजेता पुलिस बेसको खेल शनिबार दिउँसो साढे बजे दशरथ रङ्गशालामा हुँदैछ समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको आर्मीले सङ्कटक क्लबलाई तीन शून्य र टुसाल क्लबलाई छ शून्य तथा मनाङ मर्स्याङदीलाई एक शून्यले हराएको थियो यस्तै समूह एकको उपविजेता बनेको पुलिसले भने समूह चरणमा एउटा मात्र खेल जितेको थियो पुलिसले समूह चरण